FM presents the program full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम When we first met, I honestly had no idea that you would be so important to me. जब हाम्रो पहिलो भेट भएको थियो साँच्चीकै भन्ने हो भने मैले तिमी यति धेरै महत्त्वपूर्ण हुन्छौ होला मेरो लागि भन्ने खालको सोचेकै थिइनँ कसैको पहिलो भेट केही पनि अर्थ नराख्ने खालको हुन्छ कसैलाई पहिलो भेटमा उनै मेरो लागि बनेको जस्तो पनि लाग्छ त्यही कारण हामीलाई पनि लाग्छ यो माया भन्ने चिज यस्तै हो ठुलो पार्नुहोस् रेडियो हल्ला खल्ला नभएको ठाउँमा आफू बस्नुहोस् मनमा आफ्नो प्यारो मान्छे पनि राख्नुहोस् अनि पुरै कार्यक्रम सुन्नुहोला मायाको मजा लुट्नुहुनेछ मायाको अझ धेरै आइडिया पाउनुहुनेछ सुरु गरौँ तिम्रो नाममा मेरो नाममा यो माया भन्ने चिज यस्तै हो वक्त गुजरे कुछ पता चलता ही नहीं जब से मुझको तू मिला है होश कुछ भी अपना नहीं उफ ये तेरी पल के घनी सी छाओ इनकी है दिल नशी अब किसे डर धूप का है क्योंकि है baby cheese parti pour wow एउटा सिट पढ्यो तिम्रो हेर त मेरो दुई गुना तपाईँले उही नम्बरबाट स्टार्ट गरेको तर तिमी अगाडि कसरी चिटिङ गरे हौ चिटिङ तिमीले गरे होलो दुई गुना रिजल्ट चाहिएको छ भने फेयर एन्ड लभली दिनहुँ लगाउनु पर्छ तिमी जस्तो होइन कहिले काहीँ फेयर एन्ड लभली दिनहुँ लगाउनाले पाउनुहुनेछ दुई गुना बढी गौरवपन वाओ अनबिलिभेबल किन हो लगाउँछु नो चिटिङ रिजल्ट दिइकन फेयर एन्ड लभली दिनहुँ लगाउनुस् दुई गुणा उफ लुगा धोएर जति सफा बनाए पनि सुकाउँदा सधैँ भुइँमा झरेर फेरि मैलो हुन्छ के गर्ने होला म त हैरानै भइसकेँ भन्या शक्तिबेल प्रयोग गर न किन नि किनभने अब चार सय ग्रामको शक्ति बिल खरिद गर्दा छवटा लुगा चेप्ने क्लिप पनि सित्तैमा पाइन्छ त्यसपछि त न लुगा छर्ने टेन्सन न त मैलो हुने डबल शक्तियुक्त शक्ति बिल सेतो सुकिलो रङ्गिन चम्किलो अनि लुगा सुकाउन त झनै सजिलो Whether you're in your car, at home, bring me a spot of tea, or at work, you got it going on. 96.1 Kantipur FM. Kantipur FM presents the program full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम सुन्दै हुनुहुन्छ यो माया भन्ने चिज यस्तै हो मनको कुरा मायाको कुरा प्रेमको कुरा डेफिनेटली आज पनि हुनेछ true love will never fade until end unless it was a lie यदि त्यो साँचो माया थियो र यदि त्यो साँचो माया हो भने त्यो कदापि पनि कम हुने त्यसको अर्थ कम हुँदै जाने त्यस्तो अवश्य पनि हुँदैन यदि तपाईँलाई लाग्छ साँचो माया थियो र अहिले चाहिँ के भा होला जस्तो लाग्छ भने त्यो सुरुमा तपाईँलाई साँचो माया थियो जस्तो मात्रै लागेको हो तर त्यो चाहिँ झुट कुरा हो so if you are in true love सधैँ त्यो ट्रु लभ उत्तिकै ट्रु भइरहन्छ अब के को कुरा हुन्छ भन्दाखेरि let's talk about women let's talk about men छोरा मान्छेको कुरा गरौँ छोरी मान्छेको कुरा गरौँ सुरुमा छोरी मान्छेको कुरा गरौँ कस्तो कस्तो क्वालिटिज छोरी मान्छेमा भएको चाहिँ एकदम हेर्न चाहन्छन् केटा मान्छेहरू मतलब आफ्नो गर्लफ्रेन्ड अथवा आफ्नो श्रीमतीमा यी टप टेन क्वालिटिज हुन् भन्ने खालको आशा राख्छन् केटा मान्छेहरू म त्यो कुरा गर्छु र एकछिनपछि केटा मान्छेको क्वालिटीको पनि कुरा गर्छु so my dear lady friend यी टप टेन क्वालिटिज आफूमा छ कि छैन यसो ट्याली गर्दा पनि आफूलाई धेरै आइडिया हुन्छ र माई डियर जेन्टलमेन फ्रेन्ड तपाईँको कन्टेक्स्टमा पनि यी दसवटा क्वालिटिज तपाईँले सोच्नुहुन्छ जस्तो मलाई लाग्दैछ यसो म्याच हुन्छ कि हुन्न तपाईँ आफै पनि ट्याली गर्न सक्नुहुन्छ So let's talk about top 10 qualities that men look for in women. Number one saying, confident छोरा मान्छेले यस्तै गर्लफ्रेन्ड अथवा यस्तै श्रीमती चाहन्छन् जो साथै धेरै कन्फिडेन्ट होस् फेरि ओभर कन्फिडेन्ट अथवा नर्भस पनि होइन जे होस् आफ्नो लाइफमा के भइरहेको छ टक टक टक थाहा हुने राम्रो पढ्ने राम्रो कमाउने लाइफमा केही गरिरहेको गरी खाएको मान्छे आजकलका केटा मान्छेहरू आफ्नो पार्टनरमा देख्न चाहन्छन् number two good sense of humour छोरी मान्छेहरू ठुस्स पर्ने रिसाउने खालको होइन बरु जोकहरू पनि बुझेर मजाले हाँस्ने बरु आफै पनि मजाले जोकहरू सुनाउने त्यस्तो खालको लेडी मन पराउँछन् नम्बर थ्री एकदमै वेल ग्रुम्ड यो भन्नाले एकदम कपाल राम्रो खालको एकदम फेस पनि टक्क एकदम फिट खालको एकदम टोन्ड खालको जे होस् छोरी मान्छेले आफ्नो सौन्दर्यको ख्याल गरेको असाध्यै मन पराउँछन् केटा मान्छेहरू नम्बर फोर इन्डिपेन्डेन्ट यस्तो खालको होस् आफ्नो पार्टनर काँधमा काँध मिलाएर हिँड्न पनि एकदम खुसी लागोस् इज माई गर्लफ्रेन्ड अथवा इज माई वाइफ भन्दा पनि आफ्नो नाकै एकदम ठुलो होस् हो त्यस्तो खालको एकदम इन्डिपेन्डेन्ट एकदम खतरा खालको लेडी कसलाई चाहना हुँदैन होला नम्बर फाइभ अन्डरस्ट्यान्डिङ मतलब अनावश्यक किचकिच गरिरहने के के कुराले दिमाग खाइरहने भन्दा पनि ठिक छ आई अन्डरस्ट्यान्ड डोन्ट वरी हो यस्तो खालको भन्ने खालको पार्टनर केटा मान्छेहरू चाहन्छन् number six honest and loyal एकदम इमान्दार होस् नचाहिँदो खालको नाटकहरू नगरोस् यस्तै केटी जसमा भर पर्न सकियोस् त्यस्तो खालको पार्टनर अलमोस्ट हरेक केटा मान्छेले राख्छन् त्यसपछि नम्बर सेभेन एकदम मच्योर एन्ड वेल स्पोकन एकदम मिठो बोलोस् कर्कस कर्कस एकदम तीको आवाजले कराइरहने खालको होइन बरु मिठो बोलोस् एकदम नम्र भएर बोलोस् र बानी व्यवहार पनि बच्चा जस्तो नभइकन एकदम परिपक्व होस् हो त्यस्तो खालको क्वालिटी नम्बर सेभेनमा आउँछ नम्बर एट इजी गोइङ भन्नाले छोरी मान्छेहरू उसो पनि एकदम कम्प्लिकेटेड छौँ हामीहरू भन्ने खालको आरोप हामीलाई बारम्बार लाग्छ र भन्दै हामी धेरै मानेमा कम्प्लिकेटेड पनि छौँ तर बढ्ता एकदम गाह्रो बनाउने भन्दा पनि बरु सजिलो होस् आफूमा केही बोझ छ भने पनि त्यो बोझलाई अझ पनि हल्का बनाउने खालको पार्टनर केटाहरूको रोजाइमा पर्छन् सेकेन्ड लास्ट नम्बर केयरिङ यस्तो छोरी मान्छे आमाले त एकदम केयर गर्नुहुन्छ तर मेरो गर्लफ्रेन्ड अथवा मेरो श्रीमतीले पनि मेरो एकदम ख्याल राखोस् मेरो लुगामा आयन लाउनेदेखि लिएर मिठो पकाउनेदेखि लिएर मा थकाइ लागेको छ छैन त्यस्तो बुझ्ने खालको पार्टनरको पनि उनीहरू आशा गर्छन् लास्टमा सपोर्टिभ एक यस्तो साथी जसमा साँच्चीकै एउटा बेस्ट फ्रेन्ड पाइयोस् मेरो करियरमा मलाई साथ दिने मेरो लाइफको धेरै कुरामा मलाई असाध्यै साथ दिने सहयोग गर्ने खालकी केटी हे प्रभु मलाई पठाऊ भनेर धेरैले भन्नुहुन्छ अब कतिले ठ्याक्कै प्रभुले मानेर पठाइदिनुहुन्छ <laughs> कतिको कन्टेक्स्टमा ठ्याक्कै अपोजिट हुन्छ र सकेसम्म माई डियर लेडी फ्रेन्ड फेरि पनि एकपटक म भन्छु कन्फिडेन्ट हुनु पर्यो एकदम सेन्स अफ ह्युमर राम्रो हुनु पर्यो मतलब हाँस्नको लागि कन्जुस्याइ गर्नु भएन आफ्नो रूपको आफ्नो बडीको आफ्नो हेयरको राम्रोसँग ख्याल गर्नुहोस् तपाईँलाई लभ लाइफमा पनि काम लाग्छ आफ्नो प्रोफेसनल लाइफमा पनि काम लाग्छ त्यसपछि ज्यादा उमा भर पर्ने यहाँ पुऱ्याइदेऊ मलाई यहाँ पुर्याइदेऊ मलाई यति पैसा देऊ भन्ने खालको होइन बरु म तिमीलाई ड्रप गरिदिन्छु हिँड न भन्ने खालको एटिट्युड अथवा तिमीसँग पैसा छैन ल मसँग छ नि त भन्ने खालको दिने खालको चाहिँ अबको गर्लफ्रेन्ड अथवा अबकी वाइफ हुनु पर्यो त्यसपछि एकदम बुझकी हुनु पर्यो इमान्दार हुनु पर्यो मिठो बोल्ने परिपक्व खालकी हुनु पर्यो अनि धेरै एकदमै नखरा गर्ने नाटक गर्ने भन्दा पनि सजिलो खालको आफ्नो हस्बेन्ड अथवा आफ्नो बोयफ्रेन्डको एकदम ख्याल गर्ने खालको र आफ्नो बोयफ्रेन्ड अथवा हस्बेन्डलाई एकदम साथ दिने खालको पार्टनर तपाईँ हुन पर्यो र त्यसपछि त दुईजना मिलेर डेफिनेटली पनि लाइफमा मायाको कन्टेक्स्टमा साँच्चीकै धेरै तपाईँहरू भाग्यमानी बन्नुहुन्छ र भन्नु भन्नुहुन्छ ओ oh माई गड यो माया भन्ने चिज त असम हो आखा, आखा बोले नि मनसँग मन बोल्न बाँकी छ आखा, आखा बोले नि मनसँग मन बोल्न बाँकी छ छ आशा मनमै छ सपना दिनु है साथ माया तिमीले बाँकी छ हिउँदो बाँकी छ बर्खा घामैले सँग मन बोल्न बाँकी छ मनमै छ आशा मनमै छ सपना मिठो गीत सुन्नुभयो वेल माया भन्ने चिज यस्तै हो यहाँ सुन्दै हुनुहुन्छ रेडियो कान्तिपुरमा माया भन्ने चिजमा अरू पनि मायाको म धेरै कुरा गर्छु let's talk about Facebook well अहिले जम्मा जम्मी forty thousand two hundred and fifty three listeners in the house ए ये थ्याङ्क यू सो मच अनि फेसबुकमा धेरैले मेसेजेसहरू लेख्दै हुनुहुन्छ मायाका धेरै कुराहरू लेख्दै हुनुहुन्छ तपाईँ पनि केही लेख्न चाहनुहुन्छ भने प्लिज लेख्नुहोस् लास्टमा एकजनाको म छोटो मिठो मेसेज डेफिनेटली पढ्छु तपाईँ हुनुहुन्छ फेसबुकमा भने मेरो नाम चाहिँ सबिना कार्की हो S A B double E N A Sabina Karki भन्ने सर्च गर्नुहोस् अनि टक्क लाएर वालमा एउटा मिठो खालको मेसेज पोस्ट गर्नुहोस् म गर्छु मायाको एउटा मिठो कुरा two dangerous weapons in this world number one girls smile and her tears these things make a man to do anything. एकदम संसारका डरलाग्दा दुईवटा हतियार भनेको एउटा चाहिँ छोरी मान्छेको मिठो मुस्कान हो अर्को चाहिँ छोरी मान्छेको आँसु हो यी दुईवटा कुराको लागि छोरा मान्छेहरूले <laughs> संसारमा जे पनि गर्न सक्छन् रे सो छोरा मान्छेहरू बिवेयर हाम्रो मुस्कान र हाम्रो आँसु डरलाग्दो हुन्छ तर on second note my dear छोरी मान्छे साथीहरू यसको अर्थ फेरि जतिखेर पनि आँसु बग्गाको बगे गर्ने जतिखेर पनि एकदम हाँसेको हाँसे मस्केको मस्के गर्ने होइन आँसु पनि तगडा हुनु पर्यो मुस्कान पनि मिठो र पावरफुल हुनु पर्यो अनि मात्रै त्यो अघि हतियार भनेको कुरोले काम गर्छ म गर्दैछु science of a good man भन्ने काम अघि छोरी मान्छेको टप टेन क्वालिटिजको कुरा भयो अब छोरा मान्छेको कुरा गरौँ तपाईँ इनकेस पुरुष हुनुहुन्छ भने कस्तो क्वालिटी तपाईँमा हुनु पर्यो अनि तपाईँ राम्रो पुरुष भन्नुहुन्छ एउटा राम्रो पार्टनर भन्नुहुन्छ त्यो तपाईँले थाहा पाउनुहुन्छ आफू त्यस्तो छु कि छैन त्यो पनि तपाईँले याद गर्न सक्नुहुन्छ र छोरी मान्छेहरू सुन्नुहोस् है कस्तो साइनहरू हुनुपर्ने रहेछ एउटा गुड म्यान यानि कि असल पुरुषमा नम्बर वान चाहिँ कम्प्रोमाइजिङ मतलब छोरा मान्छेहरू अलिक बढ्ता नै ढिट हुन्छन् घमण्डी हुन्छन् एकरो एकदम मेरो गोरुको बारे टक्का भन्ने खालको हुन्छन् मै पुरुष मै ठुलो मै राइट भन्ने खालको धेरै हुन्छन् कतिलाई त क्यारिस उठिसक्यो होला है <laughs> तर त्यस्तै हो नि त ओभरअल होइन सो केटा मान्छेहरू इनकेस तपाईँ कम्प्रोमाइजिङ हुनुभयो भने मतलब कतिपय अवस्थामा अरूको पनि कुरा सुन्नुभयो अथवा तपाईँको प्रेम सम्बन्धलाई राम्रो हुने खालका कुराहरूमा कम्प्रोमाइज पनि गर्नुभयो भने तपाईँ साँच्चीकै a good man number two सेङ केयरिङ एन्ड रिस्पेक्टिङ यस्तो हुनु पर्यो पुरुष आफ्नै महिलाको पनि ध्यान राख्नुपर्ने त्यसपछि ख्याल गर्नुपर्ने आफ्नो परिवारको आफ्नो आमा बुवा आफ्ना सन्तानहरू साथीभाइको पनि एकदम केयर गर्न सक्ने खालको तपाईँमा त्यो क्षमता हुनु पर्यो र रेस्पेक्टिङ मतलब आदर र सम्मान आफूले खोज्नु मात्रै भएन बरु अरूलाई पनि आदर र सम्मान दिन जान्न पर्यो यदि तपाईँ असल पुरुष बन्न चाहनुहुन्छ भने नम्बर थ्रीको पोइन्ट सुन्नुहोस् है इन्टेलिजेन्ट एन्ड रेस्पोन्सिबल मतलब बुद्धिमान हुन पर्यो र जिम्मेवार हुन पर्यो छोरा मान्छेहरूलाई त देश विदेशको धेरै कुराहरू अझ धेरै थाहा हुन्छ स्टक मार्केटमा के भइरहेकोदेखि लिएर वरिपरि छिमेकमा के भइरहेकोदेखि लिएर धेरै कुराहरू थाहा हुनु पर्यो नि त हुन पनि यो छोरा मान्छे जब बुद्धिमान हुन्छन् तब कस्तो क्या मतलब इम्प्रेसिभ लाग्छ त्यस्तो छोरा मान्छे होइन सो तपाईँ कतिको बुद्धिमान हुनुहुन्छ र रेस्पोन्सिबल भन्नाले आफ्ना शब्दहरू कहिले काहीँ रिस उठ्छ कहिले काहीँ के गरिन्छ ती सबैको लागि पनि आफू जिम्मेवार चाहिँ हुन पर्यो है मतलब धेरैले के गर्नुहुन्छ गलत गलत काम गर्नुहुन्छ मैले त होइन फलानोले भन्ने खालको त्यो आरोप प्रत्यारोप गर्ने मैले पनि धेरै देखेकी छु तर तपाईँ पहिला नै बोल्नु अगाडि काम गर्नु अगाडि रिसाउनु अगाडि अब के हुन्छ त भनेर रेस्पोन्सिबल हुन चाहिँ सोच्न पर्यो अनि त्यही अनुसार काम गर्न पर्यो सुन्दै हुनुहुन्छ स्पेसली छोरा मान्छेहरू र लास्टमा तपाईँ हुनु पर्यो अप्टिमिस्टिक तपाईँ हुनु पर्यो चियरफुल अप्टिमिस्टिक एज एन एकदम आशावादी जीवनमा म केही गर्न सक्दिनँ म त हुतिहारा भएँ लाउन म बर्बाद भन्ने खालको पुरुष हामीलाई चाहिएन मतलब लाइफमा कसको पो माथि नहोला आरोह अवरोह नहोला त्यसमा पनि लड्नु ठुलो कुरो होइन जब लड्नुहुन्छ उठ्नुहुन्छ अघि बढ्नुहुन्छ that's like a good man होइन सो आशावादी हुन पर्यो जीवनमा के गर्छु भन्ने खालको आँट साहस हुन पर्यो र चियरफुल मतलब एक त्यस्तो पुरुष जो हाँसिरहन्छ खुसी भइरहन्छ त्यस्तो पुरुषसँग कोपो केटी मान्छे अट्र्याक्ट नहोलिन् र होइन सो फेरि पनि एकचोटि बनाऊ गुड साइन के के हो for a good man number one एकदम कम्प्रोमाइजिङ मैले विस्तारमा बताइसकेँ त्यसको विषयमा त्यसपछि केयरिङ हुनु पर्यो रेस्पेक्टिङ हुनु पर्यो इन्टेलिजेन्ट हुनु पर्यो रेस्पोन्सिबल हुनु पर्यो आशावादी हुनु पर्यो र एकदम मुहारमा मुस्कान लिएर अघि बढ्ने खालको हुन पर्यो केस यस्ता खालका क्वालिटिज तपाईँमा छन् भने ह्याट्स सफ्ट टु यु र माई डियर लेडी फ्रेन्ड यस्तो क्वालिटी भएको केटा मान्छे तपाईँले पाउनुभयो भने oh my god you are so so so lucky सजदे की ये है लाखों लाखों दुआएं मांगी पाया है मैंने फिर तुझे चाहत की तेरी मैंने हक में हवाएं मांगी पाया है मैंने फिर तुझे तुझको उस पल सजाए मांगी पाया है मैंने फिर तुझे ओ सजदे की ये है लाखों लाखों दुआएं मांगी पाया है मैंने फिर तुझे sé. अपनी वफाएं लिख जरा हाँ चाहत के काजल से किस्मत के कागज पे अपनी वफाएं लिख जरा मैं तेरे जैसी हूँ तू भी तो मुझे सा दिख जरा सी अदाएं मांगी पाया है छुट्टीका बेला घर बाहिरको घर भारत स्थित एपिजी सिमला युनिभर्सिटीमा अध्ययन गर्नुहोस् सुपथ मूल्यमा विश्वस्तरीय शिक्षा शान्त र सृजनशील वातावरणमा पवित्र शिक्षण पद्धति अध्यापन गराइने विषयहरू school of engineering school of management school of hospitality school of fashion साठी प्रतिशतसम्म छात्रवृत्ति दिइने नव प्रवेशिकाका लागि निशुल्क हवाई टिकट सम्पर्क global education counselling centre PK campus अगाडि फोन नम्बर बयालिस छयालिस शून्य शून्य सात मोबाइल नम्बर अन्ठानब्बे एकचालिस तेह्र छयत्तर छयत्तर अर्जुन एक मिनट सर्फ एक्सेल छँदैछ नि प्रस्तुत छ सर्फ एक्सेल स्टेन एक्सपर्ट फर्मुलाको साथ जसले इन्क सु पलिस जस्तो दाग निकाल्छ मात्र एक मिनटमा सर्फ एक्सेल दाग निकाल्छ एक मिनटमा Ninety-six point one Cantipur FM. FM presents the program full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम सुन्दै हुनुहुन्छ यो माया भन्ने चिज यस्तै हो मायाको कुरा अझ पनि धेरै गर्न बाँकी छ एउटा होइन टाइम भ्यायो भने म दुईवटा कथासम्म भन्ने प्लान गर्दैछु वेल अब म के भन्दैछु अब अघि मैले मिठा मिठा कुरा गरेँ अब यस्तो तिता कुरा गर्छु तिता कुरालाई बुझ्नुभयो भने त्यही कुराले तपाईँको रिलेसनसिपमा मिठास ल्याउन सक्छ जो सिङ्गल हुनुहुन्छ उहाँलाई अग्रिममा यस्तो इन्फर्मेसन आइसक्यो जो डबल्ड भएर रिलेसनसिपमा हुनुहुन्छ उहाँले यी कुराहरू सुन्न पर्यो ताकि आफ्नो सम्बन्धमा लागु गर्नुभयो भने फाइदा अरूलाई होइन बरु आफैलाई हुन्छ मलाई त कस्तो लाग्छ भने म बारम्बार पनि त्यही भन्छु लाइफमा तपाईँ प्रोफेसनली जति सक्सेसफुल भए तापनि तपाईँको पर्सनल लाइफ तपाईँको परिवार बिचमा प्रेम छैन तपाईँ म्यारिड हुनुहुन्छ वा अनम्यारिड हुनुहुन्छ तपाईँ कसैलाई डेट गर्दै हुनुहुन्छ वा साथमा श्रीमान श्रीमती हुनुहुन्छ तपाईँहरू बिचमा प्रेम छैन भने साँच्चीकै जीवनमा त्यो प्रेमको पाटो जब खलबलाउँछ अरू पाटाहरू पनि फिका हुन्छन् सकेसम्म आफ्नो लभ रिलेसनसिपमा पापड बेल्न मेहनत गर्न ह्याप्पी हुन एकदमै ज्यादा इम्पोर्टेन्ट छ यस्ता पाँचवटा कुराहरू जुन आफ्नो प्रेम सम्बन्धमा पाउनुभयो अथवा यस्ता कुराहरूलाई ल्याउनु भयो भने तपाईँको प्रेम सम्बन्ध ध्वस्त हुन धेरै बेर लाग्दैन त्यस्ता केही कुराहरू म बताउँदैछु नम्बर वान थिङ अनफेथफुल हुन भएन मतलब मैले धेरै देखेकी छु आजकल त एकदम बदमास मान्छेहरू गलत नियतका मान्छेहरू धेरै धेरै हुँदै जानुभएको छ अनि आफ्नो पार्टनरलाई चिट गर्ने अनि अरूलाई बरु मेसेजेसहरू पठाउने अरूसँग अनैतिक खालका सम्बन्ध राख्ने धेरै हुनुहुन्छ द्याट इज सो ब्याड त्यस्तो कुरा कतिलाई लाग्छ होला थाहा हुँदैन भनेर संसार कति सानो छ नेपालको हकमा काठमाडौँको हकमा वरिपरिको सर्कल एकदमै सानो छ आज लुकाउनुहुन्छ भोलि लुकाउनुहुन्छ ढिलो चाँडो मात्रै हो सबैलाई तपाईँको गलत कुरो थाहा हुन्छ त्यसरी अरूलाई नचाहिँ तपाईँलाई लक्ष्मण रेखा त थाहा छ नि होइन अरूलाई मेसेज पनि गर्न पाइन्छ भेट्न पनि पाइन्छ सम्बन्ध पनि राख्न पाइन्छ तर एउटा बााउन्ड्री एउटा लक्ष्मण रेखा त हुन्छ नि तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा छ तर यदि कोहीसँग अलरेडी प्रेम सम्बन्धमा हुनुहुन्छ वैवाहिक सम्बन्धमा हुनुहुन्छ भने आफ्नो पार्टनरलाई धोका दिने अरूसँग नचाहिँदा खालका सम्बन्ध राख्ने चाहिँ प्लिज नगर्नुहोस् जीवनमा त्यस्तो गर्नुभयो भने तपाईँलाई साँच्चीकै असाध्यै धेरै पाप लाग्छ भन्दा त हाँस उठ्छ होला तर गलत कामले तपाईँलाई जिन्दगीमा गलतै हुन्छ तपाईँ रोएर जीवन बिताउनु पर्ने समय साँच्चीकै आउँछ नम्बर टू एक यस्तो कुरा जसले तपाईँको सम्बन्ध ध्वस्त पार्छ त्यो हो अब्युजिभ हुन भएन एउटा अङ्ग्रेजी शब्द हो अब्युजिभ यो मतलब एकदम गलत मतलब दुःख दिने खालको कुराहरू गर्नु भएन कि आफ्नो पार्टनरलाई दुःख भन्नाले फिजिकली हुनसक्छ इमोसनली हुनसक्छ भर्बली हुनसक्छ शारीरिक रूपमा दुःख दिने आफ्ना तिखा शब्द वाणले एकदम दुःख दिने भावनात्मक रूपमा आफ्नो पार्टनरलाई टर्चर दिने त्यो एकदम नराम्रो कुरा हो जस्तै फेरि तपाईँलाई अब्युजिभ भन्दाखेरि ठुलो शब्द जस्तो लाग्ला तर ससानो कुराले पनि असर पर्छ जस्तै आफ्नो बिचरा पार्टनरलाई माया गर्नु त कहाँ हो कहाँ उसलाई जतिखेर पनि बाङ्गो टेढो खालको डायलग मारेछ जतिखेर जतिखेर पनि नकारात्मक बोल्या छ जतिखेर पनि ठुस्स पर्या छ बरु चुप्प लागेर नबोलेको छ अथवा ए म तिमीलाई छोडिदिन्छु भन्ने खालको कुरा गरेछ घर यस्ता कुराहरूले सम्बन्ध त बर्बादै हुन्छ नि नम्बर थ्री एकदम कन्ट्रोलिङ हुनु भएन छोरी मान्छेहरू अलिक ज्यादा हुनुहुन्छ हुन त कति छोरा मान्छेहरू पनि मैले देखेकी छु मतलब कहाँ गइरहेको के भइरहेको साथीहरूसँग नहिँड यस्तो नगर उस्तो नगर भनेर एकदम कन्ट्रोल गर्ने द्याट इज सो ब्याड तपाईँ प्रेममा हो कि पिजडामा हो कुनै दिन त थाहै होला सकेसम्म तपाईँ आफै त्यस्तो गर्नुहुन्छ कन्ट्रोलमा बस्नुहुन्छ मिन बर्साउन खोज्नुहुन्छ भनेदेखि तपाईँको प्रेमीलाई त सुन्दर लाग्नु पऱ्यो प्रेम होइन र पिजडा जस्तो लाग्न थाले प्रेम सम्बन्धमा हो भने ऊ त फुत्कन खोज्छ निस्कन खोज्छ सो बेफाइदा लास्टमा तपाईँ आफैलाई भयो र अर्को एउटा कुरा के गर्नु पर्यो भन्दाखेरि एकदम स्वार्थी बन्नु भएन है स्वार्थी मतलब धेरैले आफ्नो मात्रै फाइदा खोज्नुहुन्छ कस्तो एकदम नराम्रो हो त्यस्तो कुरा त आफू प्रेम सम्बन्धमा भइसकेपछि त्यही भएर त अर्धाङ्गिनी भन्छौँ हामीहरू अझ बिहा गरिसकेपछि त आधा आधा त्यही भएर पूर्ण हुने भन्ने खालको कुरो अनि फाइदा चाहिँ पुरा आफ्नो मात्रै खोज्ने त्यस्तो भएन अब मात्रै सेल्फिस हुने आफ्नो मात्र राम्रो होस् भन्ने खालको कुरो चाहिँ त्यो एकदमै नराम्रो हो आफ्नो पार्टनरलाई कति हानि हुन्छ कि मैले गर्दा उसलाई पनि केही मुस्किल हुन्छ कि त्यो कुरा पनि तपाईँले कम्प्रोमाइज गर्न पर्यो त्यो कुरो पनि आफूले चाहिँ बुझ्न पर्यो लास्टमा धेरैले के गर्नुहुन्छ एकदम त्यो हतियार रेडी गर्नुहुन्छ क्या डिफेन्सिभ बन्नुहुन्छ त्यो भनेको कस्तो भन्दाखेरि पार्टनरले कुनै कुरामा आलोचना गर्नुभयो अथवा केही भन्नुभयो भने होइन यस्तो भएर यस्तो भएको भनेर ठ्याक्कै उत्तर दिइहाल्नुहुन्छ मतलब म चाहिँ सधैँ सही तिमी सधैँ गलत भन्ने खालको मानसिकता पनि धेरैले राख्नुहुन्छ त्यस्तो होइन मान्छे हो कन्स्ट्रक्टिभ फिडब्याक धेरै अर्थमा काम लाग्छ उसले तपाईँको कुनै गल्ती कमजोरी आउनु लागेको छ भने ए यस्तो ल त म अब ठिक पार्छु भन्ने खालको पनि तपाईँ सोच्नुहोस् त्यसैले फेरि एकपटक अरूलाई धोका दिने खालको कुरो गर्नु भएन अरूलाई एकदम चित्त दुख्ने दुःख दिने खालको कुरो गर्नु भएन उसलाई एकदम मुठीमा राख्छु भन्ने खालको गर्नु भएन आफू एकदम स्वार्थी भएर उसको चाहिँ बालै मतलब भन्ने खालको पनि गर्नु भएन र लास्टमा तिमी बोलिरह म त ठिक छु भन्ने खालको सोच्नु पनि भएन so my my dear friend गफ जति दिए तापनि हेर्नुहोस् नौ बजेपछि म आफ्नो ठाउँमा गइहाल्छु तपाईँ आफ्नो ठाउँमा गइहाल्नुहुन्छ तर प्रेम सम्बन्धमा तपाईँ जहाँ भए तापनि खुसी हुनुहोस् हाम्रो त चाह यति हो जति लेक्चर दिए तापनि लास्टमा लाइफ तपाईँकै सम्बन्ध तपाईँकै त्यसैले के गर्ने नगर्ने त्यो डिसिजन गर्ने टोटल रिस्पोन्सिबिलिटी पनि अरूको होइन तपाईँकै म यो मन डराउँछ यो मन डराउँछ तिमीलाई कुनै पल नदेखौँ म आँखा रसाउँछ तिमीलाई कुनै पल नभेटौँ म यो मन डराउँछ यो मन डराउँछ छ हरेमा दिन बिताउन पाऊ तिम्रा खुसीहरू सधैँभरि गुनगुनाउन पाऊ तिम्रो केसको छ हरेमा दिन बिताउन मन डराउँछ तिमीलाई कुनै पल नदेखौँ म आँखा रसाउँछ आँखा रसाउँछ यो मन डराउँछ Entertainment, playing more of your favorite songs non-stop, non-stop music. For more choice, stay tuned to Kantipur FM. कति टाइम लगाएको पर्ख न अनुहारमा क्रिम लाउनु पर्यो र फुल स्लिभले शरीरलाई पनि ढाक्नु पर्यो नि नत्र यो घाममा बेहाल हुन्छ थाहा छ मलाई त जस्तो हो र अनि खै त फुल स्लिभ लगाएको फुल स्लिभ चाहिँदैन मलाई भ्यासलिन हेल्दी वाइट नै काफी छ भ्यासलिन हेल्दी वाइट यसको भिटामिन बी थ्री र ट्रिपल सनस्क्रिनले शरीरलाई अनुहार जस्तै गोरो बनाइराख्छ कडा घाममा पनि त्यसैले घाममा निस्किँदा र स्विमिङ वा सावर पछि भ्यासलिन हेल्दी वाइट प्रयोग गर्न जरुरी छ हात नधोई खानु सधैँ लाइफ बोय प्रयोग गर वाह मामु त कति जान्ने अब म मेरो सबै साथीहरूलाई पनि भन्छु ओ खाना खानुभन्दा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 खाना मलाई दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो खाना खाऊ बाबु मलाई भोक लागेको छैन र मलाई थाहा थियो आमाको त्यो पहिलो जुट थियो जब म हुर्कदै गएँ आमा दिउँसो नदीमा माछा मार्न जानुहुन्थ्यो मलाई अलिकता भए पनि मिठो खाना मिलोस् भनेर उहाँ जानुहुन्थ्यो जब हामी खाना खाना बेलुका सँगै बस्थ्यौँ आमाले सबै माछा मेरो भागमा हालिदिनुहुन्थ्यो र जब मैले खानुहोस् न तपाईँ पनि भनेर उहाँको भागमा हालिदिन्थेँ होइन मलाई माछा मन पर्दैन भनेर उहाँ भन्नुहुन्थ्यो र मलाई फेरि दिनुहुन्थ्यो माछा उहाँको यो दोस्रो झुट थियो बिस्तारै म स्कुल पढ्न थालेँ आमालाई पैसाको खाँचो हुन थाल्यो उहाँ दिनभर सलाइका काँटीहरू बक्समा भर्ने काम गर्नुहुन्थ्यो र अलिअलि पैसा कमाउनुहुन्थ्यो जाडोको रातमा पनि धिपधिपे बत्तीमा आमाले त्यस्तो गर्दाखेरि म भन्थेँ आमा सुत्नुहोस् न अब होइन बाबु मलाई निन्द्रै लागेको छैन तिमी सुत भनेर भन्नुहुन्थ्यो आमाले त्यो आमाको अर्को एउटा झुट थियो मेरो फाइनल एक्जामको दिन थियो मलाई जाँच दिने ठाउँसम्म आमा पुर्याउन आउनुभयो दिनभरको टन्टलापुर घाम थियो आमा धेरै घन्टासम्म मलाई कुरिरहनु भयो त्यो घाममा जाँच सकेर म बाहिर आउँदाखेरि आमा अझै कुरिरहनु भएको थियो मलाई देख्ने बित्तिकै आमाले हत्तपत्त एक ग्लास जुस किनेर दिनुभयो आमा घामले रन्कनु भएको थियो उहाँको रातो अनुहार हेर्दै मैले तपाईँ जुस खानुहोस् न आमा भनेर दिएको थिएँ तर उहाँले भन्नुभयो होइन छोरा मलाई प्यास लागेकै छैन र मलाई थाहा थियो त्यो आमाको अर्को एउटा झुट थियो मेरो बुवा बित्नु भएपछि मेरो गरिब आमालाई झनै गाह्रो भयो एकजना अङ्कल उहाँको जीवनमा सहयोगी भनेर आउनुभयो हाम्रो घर नजिकै अङ्कल बस्नुहुन्थ्यो छिमेकीले पनि भने अब आमाले विवाह गर्नुपर्छ तर आमाले पटक्कै मान्नु भएन र भन्नुभयो मलाई माया चाहिँदै चाहिँदैन र त्यो आमाको अर्को जुट थियो जब मेरो पढाइ सकियो मैले काम गर्न थालेँ मेरी आमाले कामबाट रिटायर हुनुपर्ने हो तर आमा हरेक दिन बजार जानुहुन्थ्यो केही तरकारी बेच्नुहुन्थ्यो आफ्नो लागि पैसा कमाउनुहुन्थ्यो अब म अर्कै सहरमा बस्न थालेको थिएँ काम गर्न थालेको थिएँ म आमालाई थोरै भए पनि पैसा पठाउँथेँ तर होइन मसँग पुग्ने पैसा छ भनेर आमाले पैसा फिर्ता गरिदिनुहुन्थ्यो यो आमाको अर्को झुट थियो मैले डिग्री पास गरेँ राम्रो कम्पनीमा राम्रो कमाइमा काम गर्न थालेँ मैले आमालाई कति बोलाएँ आउनुहोस् न बस्न भनेर तर आमाले मलाई दुःख दिन चाहनु भएन मलाई सहरको बानी नै छैन बाबु म आउँदिनँ भनेर भन्नुभयो यो आमाको अर्को झुट थियो आमालाई वृद्ध अवस्थामा क्यान्सर भयो हस्पिटलमा भर्ना गर्नु पर्यो म धेरै टाढाबाट दौडँदै आमालाई भेट्न आइपुगेँ कमजोर मेरी आमा धेरै बुढी देखिनु भएको थियो मलाई देख्ने बित्तिकै आमा मुस्कुराउनु भयो आमाको आँखाभरि आँसु भयो म पनि त्यो देखेर सम्हाल्नै सकिनँ र रोएँ र आमाले मलाई भन्नुभयो नरो बाबु मलाई पटक्कै दुःख भएको छैन मलाई पटक्कै दुखेको छैन यो आमाको अन्तिम एवं आठौँ झुट थियो कारण त्यसपछि आमाले सधैँको लागि आँखा चिम्लिनुभयो शब्दमा न सकिने ओ माया मन ले बोलना न सकिने ओ माया शब्दमा न सकिने ओ माया मन ले मनले बोल्न नसकिने शब्दमा कस्तो मिठो गीत वेल जाने बेला भइसक्यो धेरैले फेसबुकको पेजमा पोस्ट गर्नुभएको रहेछ थ्याङ्क यू सो मच अहिले चालिस हजार तिन सय सात श्रोता हुनुहुन्छ आई लभ यु गाइज धेरैको कस्तो राम्रो मेसेजेस सानो लामा लेख्नुहुन्छ if you partner has to work late bring a lunch box and fill it with some of the favourite things such as chocolate herbal tree and cookies यदि तपाईँको पार्टनर अलिक ढिलोसम्म काम गर्नुहुन्छ भने बरु खाजा ल्याइदिनुहोस् अनि त्यो जुन खाजाको बट्टा हुन्छ त्यहाँभित्र आफ्नो पाटालाई मनपर्ने कुराहरू पनि राखिदिनुहोस् भनेर सानो कुरा भएछ तर यस्तै सानो कुरामा जिन्दगीको मिठास लुकेको हुन्छ यस्तै हो जिन्दगी ठुल्ठुला सपना नदेख्नुहोस् ठुल्ठुलो घर ठुल्ठुलो गाडी ठुल्ठुलो बङ्गलाले खुसी दिने होइन एकअर्कामा जब माया धेरै हुन्छ एकअर्कामा धेरै विश्वास हुन्छ एकअर्कामा अन्डरस्ट्यान्डिङ हुन्छ तब न जिन्दगी असाध्यै धेरै मिठो हुन्छ वेल मिठो साथ दिनुभयो थ्याङ्क यू आई गर go love love love and yes I love you very much त्यो फुलमा छैन तिम्रो चाहक त्यो जुनमा छैन सुबासले मेरी चाँदनी सुबासले मेरी चाँदनी देखेर देख्न नसकिने यो माया लेखेर लेख्न नसकिने यो माया 96.1 Cantipur FM. Number one on your radio. Always number one. दिन दिन ब्रश गराउँछन् बिहान गराउँछन् राति उठाएर गराउँछन् two two times A day सन्तान तकिरहन्छ भने त ब्रस किन गर्ने त्यसो भए ब्रस गर्न बन्द गर बन्द गरौ बन्द गरौ बन्द गरौ हो हाम्रो रेगुलर टुथपेस्टले अनि अपनाउ nexus power Dabur red paste यसमा छ क्याल्सियम र मिनरल्सको साथमा ल्वाङ पुदिना र सुन्ती जस्ता तेह्र आयुर्वेदिक तत्त्वहरू जसले दाँतलाई राख्छ स्ट्रङ अनि प्रब्लम्स कोसौँ पर डाबर रेड पेस्ट सहेर नबस केही गर Indira Gandhi national open university इग्नुको विभिन्न प्रोग्रामहरूमा सर्टिफिकेट लेभलदेखि ब्याचलर मास्टर अध्ययनको लागि दूर शिक्षाको सशक्त एवं भरपर्दो अध्ययन प्रतिष्ठान ICA college of distance education and online स्टडिजमा भर्ना हुनुहोस् हाम्रा सबै प्रोग्रामहरू त्रिभुवन विश्वविद्यालय र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट समकक्षता प्राप्त छन् विस्तृत जानकारीको लागि काठमाडौँ चौलिस पैँतालिस पाँच सय चालिस बिस बयालिस दुई सय उनानब्बे SMS ICA two double four double five ICA Nepal सरकारको शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त अध्ययन केन्द्र हो